र डाउनलोड पनि गर्न सक्नुहुन्छ अहिलेलाई भने सुनौ जीवन यात्रा अनुभवमा कर्ण साक्यको प्रेरक विचार कहिलेकाहीँ हामी सुख सुख सुख भन्छौँ कहिलेकाहीँ हामी यति सुखको कुरा गर्छौँ हामी दुःख बिर्सिन्छौँ तर तपाईँहरूले यो विचार गर्नु दुःख बिना सुख आउने आउने आउने मलाई प्यास नलागिकन पानी मैले के कोट पनि पिउन सक्दैन मलाई तन्न प्यास लागेकै छैन भने तपाईँले एक प्यास यो एक बटल सिकाउनुहोस् भन्यो भने त्यो मलाई चाहिँ पनिसमेन्ट हुन्छ ओ कसले पिउने पानी तर एकचोटि तपाईँले प्यास लगायो भने योभन्दा अमृत अर्को हुँदैन तपाईँ एकदम प्यास लाग्दैमा पानी पिउनुहोस् त संसारमा सबभन्दा मिठो त्यही पानी तपाईँले सबभन्दा मिठो भोक कहिले लाग्छ जब तपाईँको भोक लाग्छ अनि मिठो हुन्छ त्यो खाना भोकै नलागेको मान्छेलाई तपाईँको संसारको सबभन्दा अमृति पायो भने पनि त्यो भोकै लाग्दैन पट पट पोलिरहेको तराईमा जाने बेलामा तपाईँ चिसो एयर कन्डिसन जाने बेलामा त्यो एयर कन्डिसनको महत्त्व त्यो बेला मात्र थाहा हुन्छ जङ्गल बेला तपाईँ फटफट पोलेको तराईमा हुन्छ हिमालको पारमा चिसो भएको ठाउँमा हिउँले चिसो ठन्डिएको ठाउँ बेलामा एउटा मक्कल भयो भने एउटा आगो भयो भने त्यो आगोको मतलब त्यो हुन्छ लाइफ इज भेरी सिम्पल हेर्नुहोस् but we are making it more and more complicated we are making more and more complicated बस बुझ्नुपर्ने के हो भने दुःख भनेको चिज चाहिँ मानिसलाई अत्यन्त आवश्यक वस्तु रहेछ है किन दुःखले मात्रै सुखको प्राप्ति हुँदो रहेछ जो मान्छे दुःख चिनेको छैन उसले सुख बुझेकै हुँदैन उसले सुख बुझेकै हुँदैन जिन्दगीभर त्यही खसीको मासु मात्रै खाइराख्ने मान्छेले खसीको स्वाद के थाहा हुन्छ जिन्दगीभर त्यो त्यो त्यो रेडिबल मात्रै पिइराखेको मान्छेलाई त्यो रक्सीको स्वाद के मिठो हुन्छ म एकचोटि डोल्पोमा ट्रेकिङ गर्न गएको थियो मेरो एउटा चाहिँ यो भरिया दोलपकै भरिया हिङमा भने भरिया एक महिनासम्म त्योसित कुर्ने होइन जहिले पनि हाँस्छ जहिले पनि गीत गाउँछ जहिले पनि त्यो अब त्यो झर्ना आफ्नो गीत झर्नाकै गीत गाइदिन्छ त्यसले कस्तो गीत आउने त्यसलाई अब हामीलाई गीत गाउने एउटा गीत लेख्नको निम्ति कल्चर लेख्नको निम्ति त चाहिँ तपाईँको होरेर I'm very romantic, we are all romantic, but we just cannot create our mind so much as that त्यो पर्सनले एउटा झर्नामा पनि एउटा डाँफे चढी उयो भने पनि आहा कस्तो बाटो त्यो गीत गाइदिन्छ कस्तो रमाइलो उसको होइन जहिले पनि हँसिलो छ कहिले रुवा छैन अनि चाहिँ अनि डोल एक महिनासम्म डोल्पो घुम्ने बेलामा मासुको ताल कुखुरा पनि पाउने के पनि पाएन अनि एक ठाउँमा याक खसेको रहेछ भएर अनि त्यो याक अहिले हामीले लिएनौँ याकको कर जसो बनाएको अब यति त्यो होला अनि यतिमा मलाई यति उसलाई यति होला उसले एक टुक्रा खा होला मैले पाँच टुक्रा खा होला त्यो एक टुक्रा याक उसले त्यो मिङमाले खाएको कहिले यहाँ चपाउँछ कहिले उता चपाउँछ कहिले तल चपाउँछ कहिले मर्छ हामी सुपर खाएको जस्तो अब मैले जम्मै खाना खाइसकेँ त्यो यादको टुक्रा अहिले पनि छ अब कहाँतिर खानु म रमाइ रमाइ खानुपर्छ हजुर उहाँहरू भन्दै रमाइ रमाइ खानुपर्छ उसको निमित्त एउटा यादको टुक्रा खाना खाने बेलामा प्याज टोक्सक्दैन हरियो खोर्सानी एउटा हातले टोक्छ प्याज एउटा हातले टोक्छ हामी मेरो सायद जिन्दगीमा कमसेकम हजार किलो संसार को सम्बन्ध राम्रो मासु खाइसक्यो होला होइन त्यो खाना खाएर स्वाद पचिसक्यो मेरो कुन स्वाद के हो भने मलाई थाहा छैन त्यसलाई त्यो प्याजको एक टुक्राले जुन आनन्द दिन्छ मलाई चाहिँ तपाईँको अमेरिका टी टिबोन स्टेक जसको बिस डलर दिन्छ एक बोन स्टेकको त्यसको स्वाद त्यति आउँदैन स्वाद सुखी कस्तो कहिले कहिले त यो यो चिज चाहिँ चाहिँ यी कुराहरू चाहिँ याद आउँछ कहिले जिन्दगीमा यो पहिले तपाईँहरूको एजमा मैले याद गरेको थिएन म तपाईँहरूलाई गाली गरेर राखेको छैन मैले भने नि पैँसठी वर्ष लागिसकेपछि चाहिँ बुढेसकालको मैले आफ्नो पहिलो घटनाक्रमहरू तपाईँहरूलाई सुनाइरहेको छु तपाईँहरूको टाइममा म पनि त्यस्तै त्यस्तै होला तर चाहिँ पैँसठी वर्षपछि मेरो जिन्दगीमा दुईचोटि <clears throat> कालको मैले शङ्का भेट गरिसकेका छु है एकचोटि जुन बेला तपाईँहरू नाउँ सुनेर हेलिकप्टरको एक्सिडेन्ट भएको थियो हर्क गुरुङ चन्द्र गुरुङहरूको एक्सिडेन्ट भएको थियो त्यो बेला म त्यो प्लेनमा जानु थियो त्यो प्लेनमा जानु थियो म म कहिले पनि मोबाइल बोक्दैन म कहिले पनि मोबाइल बोक्दैन घरबाट यो फोन पोहोर गरी ढोकाबाट बाहिर गयौँ गाडी चलिसकेको गाडी स्टार गरिसकेको मेरो ड्राइभर पनि यहाँ होला कहाँ आउँथ्यो गाडी स्टार गरिसकेको एयरपोर्ट जानलाई पाङ्रा मात्रै फोन बाँकी त्यही बेला ढोकामै झेटकेल फोन आयो मेरो कान्छ छोराको उसले के भन्यो भने ड्याडी त्यो बेला युनियनको भयङ्कर ठुलो प्रब्लम नेपालमा फेरि अर्कै छ समस्या त युनियनको प्रब्लम ड्याडी युनियनको प्रब्लम परिरहेछ यहाँ चाहिँ यहाँ डिमान्डहरू आइरहेको छ म एक्लैले ह्यान्डल गर्न सक्दैन होला त्यहाँदेखि आज नजानुहोस् कि त्यहाँदेखि बस्नुहोस् न भनेपछि अब कान्छा छोरो मेरो सबभन्दा प्यारो होइन मेरो छातीमा हुर्किएको उसले केही चिज माग्यो भने त्यसलाई तुरुन्तै दिनु उसलाई दुःख भनेको चिज मैले सन्तुष्ट छ जसलाई पाँच छोरो भनेको नगएको है the same very plane had accident at at one o'clock, right? And I was shocked. I, deep त्यो समस्याले मलाई पर्खा त्यसैले जुन युनियनले मलाई जुन युनियनले त्यो प्रब्लम ल्याए त्यसलाई पचास हजार राम्रो जति मलाई जिन्दगी बचाएको बुझ्दैन त्यसले बचाएको नि मलाई त्यसैले समस्या आउँछ त समस्याको पछाडि केही न केही पर्खेर बसिरहेका हुन्छ is always a silver lining in the back of the dark cloud भन्छ नि जब तपाईँले आकाशमा कालो बादल हेर्नुहुन्छ भने कालो बालको चारैतिर चाहिँ एउटा चाहिँ सेतो सुर्पौला त्यहाँबाट त्यो हुन्छ so there is no problem as such which once you there are problem which can create you अब त्यो अनि अर्को कुरा आजको पाँच वर्षपछि मलाई प्रश्नको क्यान्सर भयो होइन तर पछि अवश्य अब क्यान्सर भनेपछि त सबलाई चाहिँ डराउने क्यान्सर भनेपछि अब जब मान्छे दुईचोटि चाहिँ कालसँग जमकापेट गर्छ दुईचोटि कालको जमकापेट गरेर पनि यदि त्यो मान्छे पैसाको पछि दौडिन्छ भने त्यो मान्छेलाई द्रव्य पिसास भन्छ त्यो मान्छेले पशु भन्छ त्यसैले यी कुराहरू हामी कहिले बुझ्छौँ भने जब अनुभव गर्छ हामीले घटनाक्रमलाई अनुभव गर्छौँ तर हामी स्टुडेन्ट हो मैले बुढो भएको छैन मेरो जिन्दगीमा समयमा बुढो म अनुभव गरौँला भनेर त्यो पनि नबस्नुहोस् यो जिन्दगी भनेको के हो भने चाहिँ तपाईँ परिपक्व वर्षले होइन परिपक्व घटनाक्रमले बनाउँछ तपाईँलाई परिपक्व तपाईँ घटनाक्रमले बनाउँछ तपाईँ पलले बनाउँछ तपाईँको क्षणले बनाउँछ तपाईँको भुलले बनाउँछ त मिस्टेक्स चाहिँ बनाउँछ तपाईँ मिस्टेक नगरिकन तपाईँ परिपक्व बन्न सक्दैन तपाईँ फेल नगरिकन तपाईँ पास पनि हुन सक्दैन जिन्दगीमा कहिले काहीँ धोका पनि खानुपर्छ अनि पछि पछि हामीले चाहिँ त्यो परिपक्व मानिस बन्ने परिपक्व भन्ने चिज चाहिँ त्योबाट हुँदो रहेछ मेरो जिन्दगीमा थुप्रै यस्ता घटनाक्रमहरू भयो फर इक्जाम्पल मेरो दाजु त्रियासी वर्ष छ म पैँसठी वर्ष मेरो दिदी अठहत्तर वर्ष छ तर कुरा गर्ने बेलामा मेरो दाजुले म भने तिमी बुढो कुरा गर्छ भन्छ मलाई गाडी गर्छ बुढा नभ भन्छ कि मलाई बुढा नभ भनेको चाहिँ नेवारीमा बुढा नभ भनेको चाहिँ तिमी बुढोको गन्ध छ भन्छ गर्ने के भोगिसके होइन सोह्र वर्षमा बिहा गराइदियो आमालाई मेरो आमाले सोह्र वर्षमा मलाई बिहा गराइदियो मेरो श्रीमती पन्ध्र वर्ष मेरो म सोह्र वर्षको जस नागरिक अनि चाहिँ बिहा गराउने बेलामा सबभन्दा सुख मलाई के को थाहा छ भाइ मलाई खुसी केमा भयो सुर किनिदिएमा मेरो बुवाले दुई जोर सुर किनिदिएपछि त्यसो सुख ऊ हुन्छ पहिले छारको जुत्ता पनि लगाउँदैन पहिले हाम्रो टाइममा जुत्ता के के को हुन्थ्यो टारको होइन चप्पलमा त्यसमा काटेर जुत्ता छालाको जुत्ता भनेको त अब अब के अब अब बिहामा छालाको जुत्ता किनिदिएपछि अब छालाको जुत्ता त सुने गरेर त्यही बासै आउने है बास आउँछ नि नयाँ जुत्तामा बास आउँछ नि है सुने बस्ने है त्यो बेलामा बिहा गर्ने अठार वर्षमा मेरो बुवाको देहान्त भयो होइन नब्बे म उन्नाइस वर्ष हुँदा त्यो बेला म मेरो वाइफको प्रेग्नेन्ट भइसकेको थिएँ just imagine at the age of nineteen I was going to be father I lost my father यता बुवाको स्वर्ग हुने यता म बाउ हुनेछ त्यो घटनाक्रमले तपाईँ चाहिँ एउटा सिम्पल मान्छे भएर बाँच्नै सक्नु एउटा जिम्मेवारी पना बुवा गएपछि त सम्पूर्ण जिम्मेवारी मेरो काँधमा अर्को फेरि एउटा छोरा बच्चा जन्मिन्छ त्यसको जिम्मा बस prepare for responsibility don't run away from यो प्रब्लम्सबाट बस अठार वर्षको समयमा भने मलाई त्यो जिम्मेवारीले मलाई एउटा मान्छे बनाइदियो त्योभन्दा पहिले म यति मार्क्सले यति भन्नु खालि बुच्चा मात्रै खाने स्कुलमा पढ्ने बेला बिए सब्जेक्ट फेल नभइकन त पासै नहुने यशस्वी दिएको थर्ड डिभिजन त्यो पनि तिन सय छ्यानब्बे मात्र एक पोइन्ट त्यो पनि अझ ग्रेस दिएर पास गरे होला कसरी मलाई अझ त्यो ग्रेस नदिएको भए म फेल हुने है त्यो बेलासम्म मलाई चिन्तन भन्ने चिज पत्तकै थिएन खोपी खेल्न गयो घुच्चा खेल्न गयो कि चङ्ग ओह्राउन गयो कि भौतिक लिएर कुनै खेल्न खेल्न गयो त्यो बाद मेरो जीवन जब त्यो दुईवटा चिज भयो मैले lost my father one I got my son the true responsibility losing my father, being a father. That's interesting. That responsibility gave me an element of surprise, element of feelings. Okay, yes, I have. त्यसले चाहिँ त्यसैले कहिले पनि तपाईँ जिम्मेवारीबाट भागेर तपाईँ चाहिँ त्यो हुने होइन त्योबाट है अनि पछि के भयो जिन्दगीमा 25 years ago, 25 वर्ष पहले That was in 1986, 25 वर्ष पहले I lost my wife. मेरे वाइफ का डेथ हुआ है ना क्यान्सर वाले मृत्यु भयो अनि मेरो छोरी थियो सत्र वर्ष तपाईँहरूकै उमेर होला तपाईँ पन्ध्र सोह्र वर्ष भयो होला मेरो छोरी सत्र वर्ष मेरो छोरी क्यान्सरबाट डेथ भयो तिन महिना पहिले मेरो छोरीको डेथ भयो तिन महिनापछि मेरो स्विमरको डेट भयो तिन महिना that is the most painful ordeal of my life जिन्दगीमा त्योभन्दा ठुलो पीडा एउटा मान्छेलाई केही पनि हुन सक्दैन मान्छे मरेकोमा होइन अझ भन्छु मेरो बुवा र मुवा मर्दाखेरि मलाई त्यो पीडा भएन किनभने बुढो भएपछि जानिन्छ जानिन्छ तर कुनै पनि मानिसलाई म प्राविधिक साबरले थाहा होला आफ्नो जन्माएको छोरा वा छोरी आफ्नो जन्माएको सन्तानको लास सबभन्दा गरौँ हुन्छ त्यसको लास बोक्नु भनेको संसारमा सबभन्दा गरौँ हुन्छ त्योभन्दा दुःख अर्को हुँदैन आमा बाउ विदेश जाँदाखेरि त्यो दुःख हुँदैन मान्छेलाई आफूले जन्माएको छोरा वा छोरी जब जान्छ त्यो बेला दुःख हुन्छ एन्ड द्याट पेन आई तिन महिना पढे अगाडि मेरो सत्र वर्षको छोरीको डेट भयो र तिन महिना पछि मेरो पैँतिस वर्षको वाइफको डेट भयो क्यान्सरबाट त्यो बेला नेपालमा क्यान्सर अस्पताल भन्ने थिएन त्यो बेला नेपालमा क्यान्सर इन्स्टिच्युट भने थिएन त्यो बेलामा नेपालमा एकजना क्यान्सरलाई उपचार गर्ने डक्टर थिएन त्यसलाई हामी अङ्कोलोजिस्ट भन्छ अङ्कोलोजिस्ट भन्ने शब्द कसैलाई सुनेकै थिएन अनि मेरो छोरी र मेरो श्रीमतीको उपचार गर्नको निम्ति कहिले ब्याङ्कक कहिले दिल्ली कहिले त्यो आफ्नो स्वदेश छोडेर आफ्नो जन्मेको ठाउँ छोडेर आफ्नो समाज छोडेर बिरामीलाई लिएर विदेशमा गएर उपचार गर्न जानु भनेको त्योभन्दा ठुलो अर्को दुःख अर्को केही पनि छैन अन्जान समाज बोल्न जाँदैन इङ्ग्लिस कुरा गर्दैन ब्याङ्ककमा डलर छैन भने जति डलर ब्ल्याकमा तिर्नु पर्ने डलर ब्ल्याकमा किन्नु पर्ने त्यो बेला पच्चिस वर्ष पहिले कहाँ ब्याङ्कमा अहिले जस्तो डलर किन्छ डलर ब्याङ्कमा त्यो किन्नुपर्ने अब हजार डलरको किन्यो भने ल त्यहाँ खर्च भयो फेरि अर्को फेरि ब्ल्याकमा किन्नु पऱ्यो द्याट वाज अ पेन फेरि अर्को एउटा के हुँदो रहेछ भने क्यान्सर भनेको काललाई पर्खेर बाँच्नु पर्ने रहेछ मर्दैछ मर थाहा पाउँदा पाउने अनि हाँसेर बाँच्नु पर्ने कहिले बाथरुममा गएर रुन जान्थे कहिले काहीँ बिरामीको अगाडि भएपछि हाँस्थे उनीहरूको अगाडि रुनु भएन हाँस्ने एक्टिङ गर्थ्यौँ कहिले काहीँ सहनै नसकेर बाथरुममा गएर रुन्थ्यौँ बच्चा जस्तो रुन्थ्यौँ यति पीडाजनक थियो कि शारीरिक दृष्टिकोणले बिरामीलाई भयङ्कर पीडाजनक मानसिक दृष्टिकोणले त्यति नै पीडाजनक आर्थिक दृष्टिकोणले त्यति नै पीडाजनक त्यो चिज गएर अन्तमा केही छोरी दुई छोरी र श्रीमती मऱ्यो दुई वर्षपछि सो त्यो दुई वर्षको मेरो एउटा महाभारत मेरो जिन्दगीको महाभारत होइन त्यसले पनि मलाई बोल्यो भने त्यसले पनि मलाई के गर्यो गयो पिलिक गयो ल्याएपछि अनि मेरो पीडा जुन चाहिँ छ मेरो पेन छ त्यो पीडालाई मैले त्यसलाई शक्तिमा परिणत गर्ने प्रयास गरेँ किन त्यो बेला तपाईँ पीडा त्यो पीडालाई मलम राखेर निको पार्नु हुँदैन कहिलेकाहीँ तपाईँ चाहिँ मनको घाउलाई पाल्न जानुपर्छ मनको घाउलाई पनि पाल्नुपर्छ किनभने त्यो पालेपछि तपाईँलाई इन्सपायर गर्छ त्यसले तपाईँले खसखस्याउँछ त्यसले पनि पिरै नभएको मान्छे त के हो अघि महिना तरकारी त्यो त तरकारी साग हो त्यो यसलाई भेजिटेबल त्यसैले कहिले काहीँ यो आवश्यक छ भनेर मैले मैले भने होइन भयो भने यसबाट म्यानेज गर्नुपर्छ you should learn the art of managing your pain you should learn the art of managing your stress you should learn the art of managing your constraint. हिमाली स्वरहरूको विशेष प्रस्तुति जीवन यात्रा अनुभवमा सुन्यौँ सकारात्मक सोचका धनी पर्यटन व्यवसायी एवं लेखक कर्ण साक्यको प्रेरक विचार यो थियो श्रीनगर इन्टरग्रेटेड कलेज तानसेन पाल्पामा बिबिएमा अध्ययनरत विद्यार्थीको बिचमा गर्नुभएको अन्तरसम्वादको अंश उक्त अन्तरसम्वादको बाँकी भाग हामी आगामी श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद यो कार्यक्रम रेकर्ड गर्न राजेश्वर उदयले पनि सहयोग पुर्याउनु भएको छ म सहदेव हिमाली स्वरहरूको अन्य रेडियो कार्यक्रमहरू लिएर फेरि पनि हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio